नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन लिएर आइपुगेका छौं हामीले यो उपन्यासको पाँचौं श्रृंखला गएको साता पृष्ठ एक सय बाइससम्म वाचन सुनेका छौं एक सय बाइससम्म पुग्दा यसको मूल पात्रको बिहा भएको छ म पात्रको बिहा भइसकेपछि उनी श्रीमानको घरमा भित्रिएकी छिन् र देवको आमाको निधन भएको छ देव आफू बस्ने छाप्रोभन्दा अरू नै ठाउँमा पुगिसकेको छ र उनीसँग भेट्न भएपछि उनको बिहा हुनुभएको छ अब के हुन्छ आज हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको अरू वाचन सुन्छौं त्योभन्दा अघि लेखकले नेपथ्यबाट शीर्षकमा यो पुस्तकबारे भएको छ सन् उन्नाइस सय नब्बेको दशकमा हामी भूटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपाली भाषी भूटानीहरूले निकै कष्टकर जीवन बिताउनु परेको थियो शरणार्थी जीवनको भोगाईलाई नर्कको दोस्रो जीवन भनेर सम्झन्छौं हामीहरू भूटानबाट लखेटिएपछिको हाम्रो बास केही महिना नेपालको झापा स्थित माई खोलाको बगरमा भयो प्राण बचाउन मुस्किल भएपछि खैनीको बट्टामा चामल मागेर प्राण बचाएको ती काली लाग्दा काला दिनहरू सम्झनामा अझै ताजा छन् केही महिनापछि हाम्रो समस्यामाथि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण भयो त्यसपछि हामीलाई झापा र मोरङका विभिन्न स्थानमा शिविर बनाएर राख्ने काम गरियो शिविरमा बिताएका अठार वर्ष कति कष्टकर थिए फेरि सम्झन मन छैन यो उपन्यासमा त्यही भोगाईलाई समेट्ने जमर्को गरेको छु नारी पात्रको रूपमा प्रस्तुत गरे पनि यो उपन्यास मेरो आफ्नै भोगाई हो भन्दै लेखकले यसको बारेमा लेख्नु भएको छ र दुखाईहरू अनेक खालका हुन्छन् तर देश गुमाएर अनागरिक हुनुपर्दाको दुखाइसँग अन्य दुखाइको तुलना हुनै सक्दैन छाप्रो नम्बर पचपन्न यस्तै दुखाईको दस्तावेज हो उपन्यास भए पनि यसभित्र भूटानी शरणार्थीको यथार्थ चित्रण छ शिविरभित्रको कष्टकर जनजीवन अनि जातीय विभेद यसको मूल कथा हो भनेर प्रकाशक मञ्जरी पब्लिकेशनले यो पुस्तकको बाहिरी पातोमा लेखेको छ रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको छैठौं श्रृंखला हामी आज सुन्छौं पृष्ठ एक सय तेइसबाट पुराना दिनको याद झलझली आँखामा आएर नाच्न थाले देवलाई सम्झे तर म कसैकी स्वास्नी भइसकेकी थिएँ समाजले त अब सम्झनु पनि पाप मान्थ्यो प्रसङ्ग भए किनभने अहिले देव छैन तर मेरा पतिदेव छेउमै आएर बसेका छन् मैले थाहा नै पाइनँ उनी बोल्दा मात्र झस्के उनका ठुल्ठुला आँखाले मलाई हेरिरहेका थिए उनको एकहोरो हेराइ देखेर लाज लाग्यो मलाई के बोल्नुपर्छ भन्ने थाहा छैन म चुपचाप बसेकी थिएँ जुरुक्क उठेर उनले ढोकाको चुकुल लगाए हुरुखुर कपडा फुकाले मलाई भने लाजले बेहोसै पार्ला जस्तो भयो नजिकै आएर उनले भने कपडा फुकाल म बोलिन कुनै आपतले छोपे झैँ सिरिङ्ग भयो शरीर उनले दुई पटक भनेपछि म बोले लाज लाग्छ उनले हाँस्थे भने बत्ती निभाइदिन्छु उनी मलाई हेर्दै खिस्सा हाँस्दै थिए मलाई भने हाँसो उठेको थिएन डर लागेको थियो बत्ती निभियो उनले बिस्तारै मेरो बोक्रा छोडाउन थाले बोक्रा छोडाएर बिस्तारै आफ्ना ठूला हात खेलाउन थाले मलाई दुख्यो भन्न पनि सकिन म उनको बलिया र मोटा पाखुराको बाउपासमा च्याप्प च्यापिएको थिएँ रातभर उनी तीन चार पटक निधाएनन् बेला बेला मेरो सास आवाज भित्रै रोकिन्थ्यो मलाई आइमै बनाएर उनी पुरुषत्व देखाउँदै थिए म सब चुपचाप सहँदै थिए आफू जिउँदो लास चाहिँ भनेर भोलिपल्ट निकै गाह्रो भयो मलाई उठ्नै सकिन भने चाहिँ भयो दुखाइसएर बल्ल तल्ल उठेँ गाग्री बोकेर पानी थाप्न गएँ पानी थापेर आएँ चिया बनाएर सासु ससुरालाई दिएँ लोग्नेको खुट्टा धोएर पानी खाइस सासू आमाले भनिन् छैन आमा मैले भने तेरो बाले सिकाएनन् मलाई झनन्न सुट्यो उठ्यो सासूका कुराले मेरो कुरामा किन बुढाबाबुलाई जोड्छिन धारा खेटे मैले तर केही बोल्न सकिनँ यो हाम्रो संस्कार र चलन हो लोग्नेको खुट्टा धोएर पानी खा सासु फेरि बोलिन् हुन्छ मैले टाउको हल्लाएँ सानो लोटामा पानी र थाल बोकेर कोठामा बसेँ अघाएर सुतेको सिम्म चाहिँ लोग्ने सुतिरहेका थिए एकछिन खुट्टाको छेउमै बसेँ बुहारी ए बुहारी हजुरआमा मैले आवाजले लोग्ने भ्याउँछे चुलो पोतेर मात्रै भात पकाए सासूको आवाज प्रष्टै सुने आँखा मिच्दै लोग्ने उठे भन्दै थिए कस्तो टाउको दुखेको मैले हेरिरहेँ उनले पनि मलाई हेरेर भने त कति छिटो उठिस भर्खरै खै खुट्टा देऊ त किन उनले आश्चर्य मान्दै सोधे तिम्रो खुट्टाको पानी नखाए मैले केही खानु हुँदैन रे कसले भनेको तिम्रो आमाले खुट्टा धुन खोज्दै गर्दा खुट्टा लुकाउँदै भने हाम्रो आमा यस्तै छिन् अलि मुखाले नराम्रो नमानाई उनले त सम्झाउँदै मेरा गालामा जुठो लगाइदिए धन्न खुट्टाको पानी खानु परेन उनले भनेका थिए खुट्टाको पानी खानुपर्छ भने त म मान्दिनँ त मेरो साथमा छेस मेरो मनमा छेस त्यही खुसीको कुरा हो बिस्तारै सबै ठिक हुन्छ लोग्नेले मलाई त माया गर्छन् भन्ने लागेर मन खुसी भयो उनको छातीमै निधाउन मन थियो तर उताबाट सासूको बोलावट आइहाल्यो माघ महिना बित्यो फागुन महिना सुरु भएसँगै मेरा दिनहरू परिवर्तन हुँदै आए मलाई मेरो जिउने आधार अब लोग्ने मात्र हो जस्तो लाग्न थाल्यो उनी एकछिन नहुँदा मलाई केही नपुगे जस्तो लाग्न थालेको थियो उनको मायाले मनमा उत्साह भरिन्थ्यो उनीको सहयोगमा जुनसुकै कठिनाईसँग जुझ्न सक्छु भन्ने आँट र विश्वास बोलायो मलाई आज अलिक सन्चो छैन दिनभरि कपडा धुँदा र घर लिप्दा निकै थाकेकी थिए सासू ससुरालाई भात दिएर म खाटमा पल्टिरहेको थिएँ लोग्ने कतिखेर आएछन् कुन्ने दैलोमा ठिङ्ग उभिरहेका थिए मैले नदेखे चाहिँ गरेँ अह पटक्कै बोलेनन् एकछिन म पनि बोलिन पछि म आफै बोले नबोल्ने शर्त लिएका छौ कि क्या हो उनी मुसुकमा हाँसे बिस्तारै मेरै छेउमा आएर बसे मलाई लाज लाग्यो मेरो आँखा र निधारमा हेरे आज रातो टिकामा कस्तो राम्री देखेकी छेस् अँ होला म फुर्केँ सायद तँलाई सधैँ मेरो यसरी नै देखिरहन पाऊ तेरो आँखा नसालु छन् उनले भने खै मलाई त थाहा छैन तँलाई मेरो विश्वास लाग्दैन उनले सोधे लाग्छ नि मैले भने उनी मेरो हात समाउँदै एकछिन ट्वाललाई परे भोलिको कुरा के थाहा कालले कसलाई पहिला लान्छ के भन्छन् यी मर्ने कुरा अबदेखि नगराई मैले हकारे चाहिँ गरे उनले मलाई छातीमा टाँस्दै कालामा ट्वाक्क टोके मेरो हात समातेर आफ्नो छातीमा टाँसे लाग्यो साँच्चै नै सोझा रहेछन् लोग्ने माया त औधी लाग्छ उनको कान छेउमा ओठ लगेर मधुरो आवाजमा बोल्दै थिए तिमीले सधैँ मलाई खुसी राख्नुपर्छ म भन्दिनँ म रिसाउँदा फकाउनुपर्छ पनि भन्दिनँ तर मलाई जस्तो दुःख पर्दा पनि नछोडिदिए पुग्छ मेरो कुराले उनलाई छोयो कारे अँगालो झन कस्तै बोले सम्बन्ध गलत बुझाइले बिग्रिन्छ सम्बन्ध भनेको मौरीको मह जस्तै होस् न तमिरा लागेको खाँबा जस्तो रहोस् सोचे जस्तो छैन जीवन तर थोरै धैर्य र केही सहनशीलता भए परिस्थिति र गन्तव्य निर्माण गर्न सकिन्छ उनले यसो भनिरहँदा मलाई देवको याद आयो लाग्छ मेरा सबै सपना झरनाको पानी जस्तै सयौं फिट तल खसेर पत्थरमा ठोकिएका छन् र म त्यही पत्थर जस्तै अडिएकी छु आज शान्त शालीन भएर आफूलाई वर्तमानमा उभ्याउँदै मैले भने खराब समय र परिस्थितिमा केवल तिम्रा प्रेमिल शब्द र साथ भयो भने मलाई जिन्दगी निरस लाग्ने छैन उनी मौन रहे मौसम चिसो थियो मलाई जाडोको महसुस भइरहेको थियो उनले थाहा पाएछन् गाएर सिरक उडाइदिउँ भन्दै थिए मैले हुन्छ भनिदिएँ उनले मलाई सिरक उडाएर आफू पनि लुसुक्क मसँगै टाँसिन आइपुगे दुधी बालक चाहिँ उनले मलाई अंगालोमा कसे मैले उनको छातीमा चुपचाप टाउको अडाइराखेँ रातको एकान्तमा बाँसको बारबाट जुनको किरण चोटिँदै छिरेर हामीलाई च्याउँदै गरेको भान हुन्थ्यो जुनको किरणसँगै मिसिएर आएको थियो मायाको स्वर्णिम रात उनका औलाहरूले मेरो केस खेलाउँदै थिए हामी बीच मौनता थियो सास फेलाइको आवाज मात्र सुनिन्थ्यो स्वाँ स्वाँ उनले निकै गाह्रो मान्दै मौनता तोडे तसँग केही सल्लाह गर्नु छ के सल्लाह मैले सोधेँ केही भन्नु छ के कुरा भन न म पैसा कमाउन गुजरात जानु पर्यो गुजरात कहाँ हो त्यो ठाउँ म आत्तिएँ इन्डिया सेक्युरिटी गार्डका लागि मान्छे चाहिएको छ अरे बीरबहादुर दर्लामीले भनेका सेक्टर बस्छन् उनी पहिला पनि गुजरात गएर आएका रहेछन् उनको कुरा सुनिरहँदा मेरो छाती पोलेजै भयो अनुहारको रङ्ग उड्यो किन जानु पर्यो र यहीँ बसेर केही काम गरे हुन्न संस्थाले दिएकै छ चामल अरू केही पनि चाहिँदैन पुरानै लुगा सिउँदै लाउँछु बरु मलाई तिमी भए पुग्छ त्यसो नभन मलाई थाहा छ जब म हुन्न तँलाई गाह्रो हुन्छ यहाँ जति गरे पनि बिहान बेलुका खाँदैमा ठिक्क हुन्छ यहाँ हाम्रो भविष्य केही छैन त्यो त हो मैले भने अनि कहिले जान्छौ त पर्सि जाने कुरा छ उनले मतिर नहेरी जवाफ दिए मेरा आँखा पिलपिलाए अवरुद्ध कण्ठले सोधे अरू पनि जान्छ त तिमीसँग अरू दुईजना छन् एकजना गोलदापको अनि अर्को खुदना बारीको मैले लामो सास फेरे रात निकै बितेछ सासूले खोकेको सुनियो उनी भन्दै थिए तेरो फोटो र मुस्कान सधैँ मसँग हुनेछ चिन्ता नगर्नु एकछिनपछि उनी घुर्न थालेको आवाज आयो गुरु म मनमा कुरा खेलाउँदै थिएँ उनी भुसुक्क निलाइसकेछन् सिरक तानेर अलिक माथिसम्म मिलाइदिए मेरो निद्राहरू आयो मनमा कुराको बाढी नै ओहिरिरह्यो सँगै बस्ने रहर हुँदा हुँदै पनि गरिबीले छुटाउने भयो बिहानी पख निधाएछु र सपनामा म चिच्चाएछु लोग्ने अत्तालिँदै उठे के भयो के भयो हौ तँलाई पानी मैले पानी मागेँ उनले कुदेर पानी ल्याइदिए घटघट पिएँ जिउ पुरै पसिनाले भिजेछ के भयो तँलाई फेरि सोधे नराम्रो सपना देखे मैले भने सपनामा कालो घोडामा चढेर मेरो लोग्ने आउँदै थियो म ट्वाल्ल परेर हेरिरहेँ नजिकै आउँदै गर्दा म अल्लमल्लमा परे मेरो लोग्ने लोग्ने लागेन अनुहार चाउरी परेको थियो मलाई घोडाले कुल्ची दियो म आत्तिएँ आत्तिएर कराउँदा बिउजेछु तर मैले उनलाई सपना सुनाइन मेरो समस्या बुझेर उनले भने सपना हो केही हुँदैन पिर नरी सुत सुत्न खोजे तर निद्रा लागेन झन् डर लाग्न थाल्यो बिहान हुन लागेछ कतै भाले बासेको सुने जुरुक्क उठे जर्किन पानीको लाइनमा राखेँ चुलो र दैलो पोते सपनाको कुराले मन थियो केही गर्ने जाँगर थिएन बुहारी चियाले त सासू ओछ्यानबाटै कराइन् चिया त बसाउने बिर्सेछु हतार हतार बसाएँ एकैछिनमा चिया उम्लियो मरिच पिसेर हाले सासू ससुरालाई लगिदिए मैले पनि पिएँ थोरै खाना खाने बेला लोग्नेलाई सोधेँ खाना खाने होइन मलाई भोक छैन उनले भने त्यसो भनेर कहाँ हुन्छ खाना हालिदिए उनले कपा कप खाए थालमा थोरै छोडेर हात धुन बाहिर गए मैले त्यही थालमा खाएँ लोग्नेको जुठो भगवानको प्रसाद रे सासु भन्थिन् सानामा बाले भन्थे जुटो खाए माया बढ्छ पानी पिउँदै थोरै भात खाए थाहा छैन किन खानै मन लागेन आज मलाई भित्रभित्र पीड़ाले जलाइरहेको छ मलाई हेर्ने आँखा मलाई एक्लै छोडी जाँदैछन् मलाई अँगालामा बेर्ने पाखुरा मलाई एक्लै छोडी जाँदैछन् सासु ससुराको कहर बोलाउने मन टाढा आउँदैछ थाकेको बेला टाउको अड्याउने छाती अब भोलिबाट पाउँदिन म मनमा नै भने मैले मेरा अनगिन्ती रहर मुटुमा उमारे फक्रनै नपाई तिमीलाई समर्पित गरे तर को गर्ला ती रहरको देखभाल अब उनी जाने दिन बिहानै उठेर नित्य कर्म गरे खाना पकाए सबैलाई खुवाए तर मेरो भने मन भारी थियो दुई घाँस पाए खानै सकिन उनी लुगा झोलामा हालिसकेर बोले गंगा हजुर मेरो विश्वास गर म छिट्टै आउँछु बा आमाको ख्याल राखेछ है मैले मन थाम्नै सकिन अँगालो हाले रुँदै भने प्रेमले भरिएको बाटो छाप्रामै हुन्छ बाँसले बारेको भए पनि आफ्नो घर आफ्नै हुन्छ तिमी घृणाको सहर जाँदैछौ मलाई बिर्सन्छौ होला कस्तो कुरा गर्छेस् नरो यदि तँलाई बाडुल्की लाग्यो भने सम्झनु मैले तँलाई नै सम्झिरहेको हुनेछु जीवनमा हिँड्दै जाँदा बाटोमा ठेस लाग्यो भने हिँड्न छोड्नु हुँदैन राम्रो या नराम्रो छुट्याएर हिँड्न सक्नुपर्छ त्यो नै जीवन हो उनले धेरै कुरा भनिरहे मैले सुनेर पनि सुन्न सकिनँ या बुझ्न सकिनँ खाली मन एक तमासको भइरह्यो मध्याह हुँदै थियो घाम टाउकैमाथि थियो चरक्क चर्केको थियो घाम बादलका केस्राहरू क्षणभरमै झुल्किन्थे र बिलाउँथे मेरो मन बिरामी जस्तै थियो छिमेकीको लुते कुकुर घरै अगाडि आएर भोक्न थाल्यो छि कस्तो घिनलाग्दो कुकुर कुच्चो टिपेर कुकुरलाई तर्साए भाग भाग भनेको कुकुर पुच्छर लुकाउँदै भाग्यो उनी तयार भइसकेका रहेछन् झोला बोकेर निस्के कस्तो साइद बिगारेको कुच्चो बोकेर सासूले आँखा तर्दै अप्काइन् मैले कुच्चो फ्यात त फ्याँकेँ दैलोमा आएर ठुलो ठुलो हेर्न थाले मलाई रिङ्गटा लागे जस्तो भयो हम्स निस्केर गए जस्तै लाग्यो ल गए है भन्दै उनले विदायका हात हल्लाए अघिदेखि रसाइरहेका आँखाका डिल भत्किए आँसु चुइयो गुन्युको सुस्केराले पुसे हेर्दा हेर्दै उनको छाया पनि आकारविहीन भयो अझ भनौ छायाले पनि साथ छोड्यो कुदेर कोठामा बसे घोप्टो परेर आवाज भित्रै दबाएर रुन थाले मेरो लोग्ने वरिपरि नै भए चाहिँ लाग्यो तर देख्थेन कतै कोठाका सबै चिजबिजहरू रित्तो चाहिँ लाग्यो लोग्ने बिनाको घरको चार पर्खालभित्र बन्द भए चाहिँ भयो बल्ल पो थाहा पाए हिँड्ने बेला राम्रोसँग जानु पनि भन्न सकिनछु बाहिरबाट धोद्रे स्वरमा ससुरा कराए कपाल मिलाउँदै हाजिर भए जा त एक रक्सी लिएर आ मजेत्रोले मुख छोप्दै बोले पैसा रुखको स्वरमा भने तसँग पनि हुन्छ हौ जब पाँचवटा रुपियाँ त म दोहोरो बोलिन तुरन्त हिँडे गुरुङनीको घरतिर कोदाको जाँड बनाउँदै रहेछन् किन आइसे गुरुङनीले सोधिहालिन् ससुरा बाले रक्सी चाहियो रे पैसा ल्याएको छेस जाँड डोलमा हाल्दै बोलिन् बाले टिका लगाएर दिएको पैसा साँचेर राखेकी थिए त्यही झिकेर दिए रक्सी लिएर घरमा आए सासूले काम अराइहालिन् दिनभरिका जुठा भाँडा छन् माझेर भात पका मलाई त देख्नै हुँदैन केही न केही काम लगाइहाल्छन् जुठा भाँडाहरू घरभित्र छरप्रष्ट छरिएका थिए त्यस्तै जुठेलनामा पनि अलिक सन्चो छैन मैले भने सक्सेस है त्यति त सासूको वचनले छाती चसक्क घोच्थ्यो राति अबेरसम्म जुठा भाँडा गर्दैमा बित्थ्यो बिहानै चुलो पोत्नु घर लिप्नु खाना पकाउनु यसै गरी दिन बित्थ्यो हामी स्वास्नी मान्छेसँग अरू विकल्प नै छैन जस्तो मैले त्यतिका पढेको पनि काम रहेन थप पढ्न मन थियो बिचैमा विवाह भयो अब त लोग्ने पनि साथमा छैन रात छिपिँदै गर्दा लोग्नेलाई सम्झिन्थे म भित्र उथल हुन्थ्यो आफूलाई थाम्न नसकेर बाहिर आएर घण्टौंसम्म टोलाइ बस्थे बाहिर निष्पट्ट अँध्यारो हुन्थ्यो कसैले देख्दैनथे म रोएको पनि महिना दिन बिते लोग्नेको खबर आउने आशामा कुरी बसे सेकेन्ड गयो मिनट गयो घण्टा गयो दिन गयो महिना गयो तर उनको बाडुल्कीसम्म कहिले आएन पतिदेव यो यादले कति छाती फोल्छ सायद तिमीलाई पनि मलाई जस्तै भएको होला तिमीलाई कस्तो छ सन्चो बिसन्चो खबरसम्म पाएकी छैन एक्लै दिन र रातमा छटपटाउँदै तिमी आउने आशामा दिन गन्दै बाँचेकी छु तिमीले गएका छौ यादका प्रतिबिम्बहरू बाडुल्की लाग्दा बल्झिने यादमा तिम्रो प्रेमलाई विस्तारै स्पर्श गर्न खोज्छु बित्तामा राखेको फोटो हेर्दै मुस्कुराउँछु हरेक रात सम्झन्छु त्यो रात पहिलो रात जहाँदेखि म एक पूर्ण आइमाई बनेकी थिएँ उज्यालो रेडियो नेटवर्कमा तपाईँ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन केही बेरमा लिएर आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ छ महिना बित्यो विवाह भएको आधा वर्ष शिविर वरिपरि रमाइलो चहल पहल सुरु हुँदै थियो मलाई बाउको याद आयो बाउसँगै मेरो माइती घरलाई सम्झेँ घर सँगसँगै सेक्टरलाई सम्झे अनि सम्झे पथरी काँपलाई पनि कसो कसो देवको याद पनि छस्स आएर मनमा बिजाउन छोडेको थिएन सोचे कस्तो भयो होला म हुर्केको र खेलेको ठाउँ त्यो स्कुल त्यो खेल्ने चौर र ती हिँड्ने बाटाहरू रोमा कविता र अरू साथीहरू कस्ता भयो होलान् एकदम भेट्न मन लाग्यो सायद उनीहरूको पनि बिहे भयो होला माइत जान मन लाग्छ तर जान सकिरहेकी छैन त्यो केले हो केले रोक्छ घरमा भन्न पनि सक्दिनँ माइती जान्छु भनेर बिहे भएपछि दुल्हन फर्काउँदा एकपल्ट गएको याद छ त्यस यता माइतीको मुख देख्न पाएकी छैन बाउलाई सपनामा देखेपछि झन् भेटौँ भेटौँ लाग्छ म्युजीपछि लाग्छ सपना विपना भइदिए पनि हुन्थ्यो आज तिम्रो याद खुब आइरहेको छ बाउ अब रुन पनि नसक्ने अवस्थामा पुगिन्छ तब थाक्दो रहेछ मान्छे बिहेपछि सुख पाइन्छ भन्थ्यौ त्यस्तै कल्पना पनि गर्थे तर खै सुख के हो र कहाँ छ अह कतै भेट्टाइन एउटा बाउबाट छोरीले पाउने भरपूर माया दिएर हुर्कायो जब मेरा कलिला हात समाएर जीवनका अप्ठ्यारा घुम्तीहरूमा पनि सजिलै हिँड्न सिकायो अहिले सम्झन्छु कति संघर्ष गर्यो होला मलाई बचाउन आमा पनि तिमी नै थियौ आमाको न्यानो पाया पनि तिमीबाटै पाए प्यारो बाउ यति बेला तिम्रो सम्झनाले मेरो आँखाहरू लुलाइरहेका छन् र मलाई यो एकान्तमा तिम्रो सुर्तीको गन्धले छोइरहेछ बाउको मुख हेर्ने दिन नजिकिँदैछ अब त तिमीलाई भेट्न पनि खास दिन कुर्नुपर्ने भयो म तिमीलाई भेट्न त्यही दिन आउने सोच्दैछु बाउ तीज मेरा लागि पीडादायी बनेर आयो म भने लोग्नेको पर्खाईमा आँसुमा चुर्लुममा डुबेर बसेकी थिएँ आइमेहरू सब मेहन्दी र हरियो चुराले सजी सजाउ थिए मलाई लाग्यो हातको मेहन्दी र सम्बन्ध उस्तै रहेछ केही समय रंगीन हुन्छ अनि मेहन्दीसँगै सम्बन्धहरू मेटिएर जाँदा रहेछन् मेरो घाँटी बसेको छ बेलुकी सुत्ने बेलामा हलुका दुख्दै थियो बिहान उठ्दा त म बोल्नै सकिनँ आज शनिबार त नबोली बित्ने भयो यो भीड़ अनि कोलाहालमा बोल्नुभन्दा नबोलेकै जाति आजकल त राति बोकी डर मात्र लाग्छ सासूलाई सुनाउँदा उल्टै अप्काउँछिन् सपना पनि राम्रो देख्दिन रातभरि ऐठन पार्छ बिहान उठ्दा जिउ दुखेर थङथिलो हुन्छ शरीर भारी भएर आउँछ केही गर्ने आँट नै छैन मंगलबार बिहानै उठे सोचे आज अस्पताल जान्छु नुहाएर पिपललाई पानी चढाए आधा दिन हुँदै गर्दा अस्पताल गए अस्पताल बाहिर धेरै बिरामीहरू रहेछन् थुचुक्क भुइँमै बसे आँखामा धुलो पसे जस्तो भयो बिजायो देब्रे हातको चोरौला बाङ्गो पारेर मार्दै थिए भक्ते दाईको बुढी आइपुगी दुई जिउकी पाएकी रहेछन् पेट बेलुन फुले जस्तो भएको थियो किन रोएकी मलाई आँखा मार्दै गरेको देखेर सोधिहाल्यो आँखामा पसिङ्गर पसेछ हेरिदेऊ न बरु खैल्या त मेरो आँखामा आफ्ना आँखा गाडेर हेरिन् सास स्वासै गन आयो ज्वानो खाएर आएकी रहेछ बोठीको बो, बाहना बनाए अनि सोधे कहिले हो महिना पुग्ने अर्को महिना उनले भने डाक्टरले मेरो नाम बोलाएकोले म भित्र पसे के भो डाक्टरले सोधे हातखुट्टा कर कर खान्छ रिङ्गट लाग्छ भन्दै गर्दा डाक्टरले मुख आँ गर्न लगाए आ गरे टर्च बालेर हेरे ठिक छ भन्दै दबाई लेखिदिए भक्तको बुढी गइसकेछ बेलुका आउँदै थियो म बिस्तारै घर आएँ दैलाको डिलमा ससुरालाई देखे मलाई पुलुक्क हेरेँ मेरो छेउबाट एउटा मान्छे सरासर गयो हाम्रै घरबाट निस्केर म घरभित्र पस्न लाग्दा ससुरा बोले यसपल्ट भने बोली खस्रो थिएन मलिन स्वरमै बोले बुहारी हजुर मैले शिर उराए तिम्रो बाउ छन् ससुराको मुखबाट शब्दको भेल फुट्यो भर्खर त्यो मान्छेले खबर लिएर आएको थियो त्यो भेल मेरो मुटुसम्म पुगेर उथलपुथल पुथल मचाउन थाल्यो अब थप शब्द सुन्ने हिम्मत पनि थिएन शरीर लल्याक लुलुक भयो खुम्चिएर बसेकै ठाउँमा एउटै डल्लो भए चाहिँ भए म एकछिनपछि बर्र आँसुको मूल फुट्यो र भुइँतिर झर्यो आफूलाई रोक्न सकिन कराए चिच्चाए आँसुले मुख धोएँ बाउलाई कतिखेर भेट्नु जस्तो भइरहेका बेला यो के खबर आइलाग्दो रहेछ हे दैव साँझ झमक्क परिसकेको थियो सबैले बिहानै जाने सल्लाह दिए बाउको लास हेर्न मन मान्दै मानेन कुदेर बाहिर निस्के ससुराले रोके खाना पनि खाएन शोक मनाए कोठामा गएर खुब रोए मलाई अन्माउने बेला भने थिए मलाई तेरी आमाले आशिक दिन्छे म अझै धेरै बाँच्छु खै त बाउ खै त तिमी धेरै बाँचेको आफैसित सम्वाद गरे रात कहिल्यै गएन कैयौं रातहरू मिलेर बनेको लामो रात जस्तै लाग्यो मलाई बिहान झिसमिसेमै उठे हतार हतार पथरी जान हिँडे बाङ्गी बजार सुनसान थियो गाडी कुनै चलेका थिएनन् दमकतिर काम गर्न जानेहरू साइकलमा जाँदै थिए बस बिसाउने छेउको चिया दोकानकी आइमाई आइपुगिन् सोधिहाले आमा गाडी कति बजे आउँछ नानी आज त पूर्व बन्द छ अरे गाडी चल्दैन अरे उनको भनाइले पीडामाथि पीडा थप्यो म हतार हतार अनुहारभरि आँसुका टाटा र दुखेको मन बोकेर दमकतर्फ हिँडे बाटोमा साइकलमा आउँदै गरेको मान्छे भेटियो आफ्नो मर्म सुनाएपछि उनले साइकलको पछाडि बसालेर बोकेर दमक ल्याइ पुर्याए दमकदेखि हिँड्दै गए सड़क सुनसान छ फाटफुट रिक्साहरू कुद्दै थिए बिहानको नौ बज्दा उर्लाबारी काटिसके खुट्टा दुखेर लुलिन थालिसकेका थिए पैतालाबाट रगत छोट्न लाग्दै थियो बाउको एक झलको पार्थिव अनुहार हेर्न मात्र पाए पनि दुखेको मनमा सन्तोक हुन्थ्यो सास बढ्दैछ कमजोरीले रिङ्गटा चल्दैछ जेनतेन गरी बल्ल पत्थरी आइपुगे एघार बजिसकेछ म छिटो छिटो गाडीको बाटो हुँदै शिविरभित्र पसे सेक्टर एबाट सिधै पारी सेक्टर एसमा आइपुगे दगुरेर घर आइपुग्दा सुनसान थियो बाँसले बारेका बारहरूले बाउलाई विदाई गरिसकेछन् बाउलाई डाँस खोला लगिसकेछन् म मुर्छा परे फेरि उठेर डाँस खोलातिर कुदे म डाँस खोला पुग्दा बाउलाई धुवा बनाएर उडाउँदै रहेछन् पिरो गन्ध आइरहेको धुवाँले मेरो आँखा भतभती पोल्यो बाउको पर्थी भनुहार हेर्ने धोको पनि अधुरै रह्यो बाउलाई जलाएर उडेको धुवा हेरे धुवामी बाउको अनुहार सलबलाइरहे जस्तो लाग्यो परे बसेर सम्झिरहे खुब सम्झे बाउको अनुहार चटट्ट चटट्ट गर्दै हुरीले आगोका झिल्काहरू चितामाथिबाट उडिरहेका थिए मेरो संसार रेतिँदै थियो बाउको चिता दन्किरहेको थियो मेरो भित्री र बाहिरी संसार अँध्यारो पारेर चिता झनझन दन्किरहेको थियो आज फेरि जिन्दगीबाट अर्को खुसी खोसिएर गयो त्यही आगोको झिल्का कानैमा आएर बाउले केही भने जस्तो लाग्यो तर के बोले प्रष्ट रूपमा केही पनि सुनेन मानव मेरा कान बन्द हुँदै गएका छन् मैले पराजय स्वीकारे म हारे अब मेरा बाउ शब्दहरूमा मात्र छन् अब उनी मेरा यादहरूमा मात्र भेटिनेछन् अब मेरो भगवानलाई मैले कहिल्यै बाउ भन्न सक्दिन उदास मन र चिर्जेको मुटु लिएर फर्के त्यो रित्तो सुनसान घरमा बाउ बिनाको घर मसान घाट जस्तै थियो लिपपोत नगरेको घरको भित्तामा लेउ लागेर हरियो भइसकेको थियो पहेँला लेग्राहरू पनि देखिन्थे बाँसका भाटाहरूले छानो मुस्किलसँग थामेका थिए बाउ सुत्ने खाटभरि जुत्रा कपडाहरू छरिएका थिए ती मैला लुगाहरूमा बाउको गन्ध मिसिएको थियो अझ भनौ बाउको चित्र कोरिएको थियो अब जीवनमा यादहरू नै जीवनको यात्रा बन्छन् अनि बल्ल थाहा हुन्छ पीड़ा लुकाउन कति गाह्रो हुँदो रहेछ बाउ सुत्ने ओछ्यानभरि सुर्तीका टुक्रा यत्र तत्र छरिएका छन् ओछ्यानबाट आइरहेको सुर्तीको गन्धमा बाउकै शरीरको गन्ध महसुस भयो अलिकति भए पनि न्यास्रो कम भयो मलाई माइती घरमा एक्लै देखेर होला सायद पल्लो घरकी मगर्ने काकी टुप्लुक्क आइपुगिन् मन थाम्नै सकिन काकीलाई देख्ने बित्तिकै बक्कानो फुटेर आयो म अँगालो हाले काकीले मेरो कुममा बिस्तारै थुम्थुमाउँदै सम्झाउन खोजिन् काकीले नै घर सफा सुग्घर गरिदिन् हिन्दू धार्मिक विधि अनुसार घरको एक कुनामा बाउको बरकी बारेर बसेँ म छोटो तेह्र दिने काजक्रियातर्फ लाग्यो लाग्यौं छोरी मान्छे कुरामा बस्नु हुँदैन भन्थे तर छोरा नहुनेले के गरोस् त बाउको छोरो भने पनि छोरी भने पनि मै मात्र हौ उनीप्रतिको प्रतिको मेरो यही अन्तिम कर्तव्य सम्झेर कोरामा बसे समाजका टिका टिप्पणीको वास्तै गर्न छाडिदिए गरिबीले पराकाष्ठ मागेपछि मृत्यु पनि महँगो हुँदो रहेछ मान्छेहरू भन्छन् यो सब समयको खेल हो समयको खेल होइन खेल त यहाँ मान्छेहरूकै व्यवहार र नियतको हुँदो रहेछ हामी जस्तै गरीब यहाँ आवश्यकताभन्दा बढी प्राथमिकताका साथ हेपिएका छौं दैवले पनि बजेर हान्ने गरिबमाथि नै रहेछ काजक्रियाका लागि आवश्यक सुखको पैसा साथमा थिएन न त चामल न त अन्य चामल तुमल नै थियो हाम्रो सेक्टरका प्रतिनिधिलाई दया लागेछ क्यारे सेक्टरका सबैसँग केही पैसा चामल उठाएर तेह्र दिनसम्म पुग्ने सबै सामान जुटाइदिए दशौं दिनमा अन्य सेक्टरबाट पनि केही थप सहयोग जुट्यो मलाई भोजका लागि गाह्रो परेन संकटमा साथ दिने मानवीय मुटुहरू बाँकी नै थिए र जसोतसो बाउको तेह्र दिनको काजक्रिया पनि समाप्त भयो काजक्रिया सकिए लगत्तै म घर फर्किएँ तेह्र दिनसम्म अलिलो मात्र एक छाक खाएकीले जिउ कमजोर भएको थियो भनन्न रिङ्गटा चल्थ्यो कमजोर भएकी थिए शरीरको पानी सुकेर पहिलिएकी थिए बोझिलो मन र बाउको सम्झनामा बाँकी दिनहरू बिसारिरहेकी थिए एक दिन टोलाएर घरमा एक्लै बसिरहेकी थिए चासो ससुरा कता गएका थिए थाहै पाएन जाने बेला मलाई भन्दैनन् खासै मेरो चासो पनि राख्दैनन् आत्मा चिठी बोकेर प्रतिनिधि आए चिठी मलाई दिँदै भने तिम्रो लोग्नेले चिठी पठाएको रहेछ क्याम्प कमिटी अफिसमा आएको रहेछ चिठी मैले हातमा चिठी लिएर तिनलाई धन्यवाद दिए उनी गए हतार हतार चिठी खोले चिठी पढ्न थाल्दा सासु ससुरा पनि टुप्लुक्क आइपुगे मनभरि आशंका र कौतूहल सङ्घाल्दै पढे किनकिन सम्बोधन बिना नै यो चिठी लेख्दैछु तिम्रो नाउँमा प्रिया दिलकी रानी जस्ता तुच्छ शब्दहरूले मेरो असीम माया घटाउन मन मानेन त्यसैले बिना सम्बोधन नै यो चिठी कोर्दैछु कतिपय सम्बन्धहरू यस्ता पनि हुँदा रहेछन् जसलाई जतन र माया गरेर राख्न खोज्दा खोज्दै फुटिँदा रहेछन् जर्याप चुरूप काँचका चुराहरू फुटे झै तेरो सम्झना र मायाको पोको बोकी झिनो बीच बाँचेकी छु धेरै धन कमाउन पैसाको सपना सजाएर यो ठाउँमा आइपुगेको म जसलाई गुजरात भन्दा रहेछन् आगोको मुस्लोबाट निस्केको राप चाहिँ कामले पोल्छ यहाँ बालुवा नै बालुवाको बस्ती मरूभूमि रहेको छ यो ठाउँ आकाशमा उडेका चराहरू तातो घामको राप सहन नसकेर प्यात्त खस्छन् राति सुत्न पटक्कै सक्दिन मन उडेर तेरो निर्दोष अनुहारमा गएर ठोकिन्छ लामखुट्टेको गोलो खनिन्छ जिउभरि नै रात टाटाहरू छरपष्ट छन् उडुसले पनि उत्तिकै सताउँछन् बतबती पोल्ने हावापानीले कमजोर बनाउने रहेछ शरीरको पानी सकिएर म शिथिल हुँदै जाँदैछु यहाँको पानी खै के गनाउँछ गनाउँछ बान्ता आउला जै हुन्छ पिउन लाग्दा पनि घाँटी नै पोल्छ पिउनै सक्दिन सुखभोग गर्छु भन्दा भन्दै नर्कको दोस्रो जीवन घिस्रिँदैछु तेरो चिन्ताले म केही गर्न सकिरहेको छैन हरेक रात परिवार र तेरो सम्झना मात्र आउँछ रुन मन लाग्छ तर रुन पनि सजिलो छैन भित्रभित्रै दबिएर कुण्ठित भावना लुकाएर पल पल जिउँदैछु कसलाई सुनाउनु मेरो व्यथा मेरो कथा कसलाई बनाऊ मेरो वेदना सुन्ने पनि त नै त होस् सङ्घर्षको बारी बोकेर यो ठाउँमा जिन्दगीको सपना बोकेर म आएको थिएँ मसँग आएका साथीहरू सबै ठिक छन् ड्युटी जान्छन् र आउँछन् यहाँको भाषा पटक्कै आउँदैन सिक्न पनि नखोजेको होइन तर जिब्रो नै लाग्दैन जाउँ त कहाँ जाउँ भनौ त कसलाई भनौ सबैको ड्युटी हुन्छ रातिको ड्युटी गर्नेहरू दिनमा सुतेका हुन्छन् र दिनको ड्युटी गर्नेहरू रातिमा सुतेका हुन्छन् संकटपूर्ण यो बेला मलाई बिस्तारै नयाँ नयाँ यातनामा यो रोग थपिँदैछन् यो ठाउँ नर्क झै रहेछ समस्या र रोगले एकैचोटि गाँच्दैछ शारीरिक र मानसिक रूपमा गल्दै जाँदैछु बिस्तारै गल्दैछु एक्लै गल्दैछु लाग्दैछ परिवार र तँलाई नदेखि मर्छु होला मेरो यो वेदनाले भरिएको चिठी पढ्दा नरमाइलो लाग्ला तर पनि हिम्मत गरेर पढ्नु बाह्र आमालाई खुब सम्झेको छ भनिदिनु छरछिमेकीहरूलाई पनि सोधेको छु भनिदिनु रेलको टिकट काट्ने पैसा जम्मा हुने बित्तिकै आइहाल्छु मरै भने पनि आफ्नै छाप्रामा मर्छु अनि यो दर्दनाक पीडाबाट मुक्ति लिन्छु आजलाई विदा उही तेरो लोग्ने चिठी पढिन नसक्दै म उहाँको रुन थालेछु किन आभासी लाउँछेसे मरेको छ र तेरो पै किन रुन्छेस सासूका शब्द बाँडले घाइते मनलाई झन घाइते बनायो झन हिक्का नै छुटाएर रोए झन बेसहारा र झन एक्लो पाए आफूलाई न त कसैसँग विश्वास भयो न त आफैले केही गर्न सके अब उनी आउने दिन गन्दै बस्नु बाहेक मेरो कुनै विकल्प थिएन शोक र पीरहरू बीच दिन काट्दै थिए एकपछि अर्को वज्रपात भइरहेको थियो मेरो जिन्दगीमा आशा सपना उत्साह सुख सबै खरानी हुँदै थिए चिन्ताले मान्छेलाई चितासम्म पुर्याउँछ भन्छन् बाउको यादले हुन छोडेको थिएन झन लोग्नेको चिठीले मेरो चिन्ता बढेको थियो यादहरूले उसै गरी सताउँथे जति नै मनमा कुराहरू दबाएर बसे तापनि आँखाभरि उनको चित्र नाच्न छोड्दैनथ्यो रोगले गालेर सिकिस्त बिरामी चाहिँ भएको छु यो चाहहीन न ओखतीले काम गर्छ न त झामी झाँक्रीले नै निको पार्न सक्छन् चिठी पठाउनलाई उता जाने मान्छे कोही थिएन लोग्नेको यादले अति नै सताउँदा एक्लै मनोलापमा हराउँथे रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको छैठौं श्रृंखला हामीले आज पृष्ठ एक सय चौवालिसमा ल्याएर रोकेका छौं अर्को साता यसको बाँकी अंश फेरि सुनाउनेछौ श्रुति सम्वेक तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनबाट उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै सुन्न सक्नुहुन्छ उज्यालो अनलाइन डट कम र तपाईँको मोबाइलमा रहेको उज्यालो एप्लिकेशनबाट पनि सुन्न सकिन्छ त्यस्तै तपाईँ अमेरिका बेलायत क्यानाडा र अस्ट्रेलियामा टोल फ्रीमा टेलिफोन गरेर इन्टरनेट बिना पनि श्रुति सम्वेक सुन्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारण भइरहेका बेला मात्रै यो सुविधा उपलब्ध हुन्छ तपाईँले अमेरिकामा टोल फ्री नम्बर शून्य शून्य एक सात शून्य एक आठ शून्य एक एक शून्य सात चारमा टेलिफोन गर्नुभयो भने सुन्न सक्नुहुन्छ त्यसै गरी बेलायतमा टोल फ्री नम्बर शून्य शून्य चार चार तीन तीन शून्य छ शून्य छ एक तीन सात आठमा टेलिफोन गरेर इन्टरनेट नहुँदा पनि सुन्न सक्नुहुन्छ त्यसै गरी क्यानाडामा तपाईँ टोल फ्रीबाट उज्यालो सुन्न चाहनुहुन्छ भने शून्य शून्य एक सात सात आठ छ पाँच शून्य पाँच चार आठ तीनमा डायल गरेर सुन्न सक्नुहुन्छ र अस्ट्रेलियामा हुँदा श्रुति सम्वेक तपाईँ प्रत्यक्ष प्रसारण सुन्नको लागि शुक्रबार वा मंगलबार राति सवा नौ बजे टोल फ्री शून्य शून्य छ एक एक शून्य दुई आठ शून्य आठ शून्य पाँच एक चार चारमा टेलिफोन गर्नुभयो भने सुन्न सक्नुहुन्छ श्रुति सम्वेकको मैले अघि भनिरहेको समय नेपाली समय हो र श्रुति सम्वेकको आजको छैठौं श्रृंखला रमेश दियालीको छाप्रो नम्बर पचपन्न अब यही सकिएको छ अर्को साता सातौं श्रृंखला लिएर आउनेछौ प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ नमस्कार शुभरात्री